छु करिब चार वर्षको हुँदा आफ्नी आमाले काठमाडौँमा छोडेर हिँडिन् किसन उपाध्यायलाई त्यसपछि किसन एक किसिमको टुहुरो जस्तै भए त्यसपछि उनी काठमाडौँको एक अनाथालयमा बसेर स्कुल पढे कलेज पढे र उच्च शिक्षाको लागि अध्ययन गर्न अमेरिका आइपुगे र अमेरिकामा ड्युक युनिभर्सिटीमा आइटी इन्फर्मेसन टेक्नोलोजी अध्ययन गरेर हाल उक्त विश्वविद्यालयमै कार्यरत छन् किसन उपाध्याय किसन उपाध्याय आफ्नो जीवनलाई एउटा सफल जीवन पनि मान्नुहुन्छ तर उहाँको कथा यति मात्र होइन यतिका वर्षसम्म किसन उपाध्याय आफ्नी आमा दिदी र बाको सम्पर्क बाहिर रहे उनले आफ्नी आमा दिदी बुवालाई धेरै खोज्ने प्रयत्न पनि गरे एक दिन आमासँग भेट होस् भनेर किसन उपाध्याय सधैँ प्रार्थना पनि गरिरहन्थे गत वर्ष अगस्त महिनामा चालिस वर्षपछि उनको आफ्नी आमा र दिदीसँग सुमधुर एवं भावविहल मिलन भएको थियो भारतमा एउटा मुठु छुने मिलन बिछोड र आमा छोराको कथा वर्षौँसम्म टुहरो हुँदा र पछि आमा भेट्दाको खुसी किशन उपाध्यायको जीवन यात्रा अनुभव यस्तै दुःख र सुखले भरिएको छ जीवन यात्रा अनुभवको आज हामी अन्तिम भाग प्रस्तुत गर्दैछौँ बयालिस सालपछि फर्स्ट टाइम मेरा भेटिसकेपछि त्यहाँ छोडेर म दिदी इन्डियामै बस्नुहुन्थ्यो आमा नेपाल जानुभयो फर्केर म दिदीको गाउँमा गएर दुई तिन दिन बसेँ त्यसपछि म अमेरिका फर्केर आएँ अमेरिका फर्केर आइसकेपछि चार पाँच महिनापछि मैले सबै कुरो सबै आफन्त मान्छेहरूलाई फोन गर्दै गर्दै अरू को को छन् त फ्यामिलीमा भन्ने कुरो बुझ्दै जाँदा ड्याडीले चाहिँ आमा छोएर भाइर गइसकेपछि ड्याडीले सेकेन्ड म्यारेज गर्नु भएको रहेछ ड्याडीको सेकेन्ड म्यारेजबाट दुईटा भाइ एउटा बहिनी रहेछ त्यो पनि पत्ता लगाएँ उनीहरूको कन्ट्याक्ट इन्फर्मेसन त दिएँ मैले मम्मीको पनि सेकेन्ड म्यारेज भएको रहेछ मम्मीको सेकेन्ड म्यारेजबाट अर्को एउटा छोरा रहेछ उनीहरूको सबै कन्ट्याक्ट इन्फर्मेसन दिएर मेरो अनि अनि सबैलाई मैले फोन गरेर चितवनको छेउमा सबैजना बस्दो रहेछन् दलदलले भन्ने एउटा सानो टाउनमा भइगनी यो मार्च टु थाउजन्ड टुवेल्भमा तपाईँलाई चितवनमा एकै ठाउँमा आउनु म चाहिँ नेपाल आउँदैछु अनि हाम्रो फर्स्ट टाइम लाइफमा चाहिँ नि एकैचोटि गेट टुगेदर गरेर सबैजनालाई एकचोटि चिनाजाना गरौँ भनेर मैले सबै काम मिलाएको थिएँ त्यसपछि त्यो गर्दाखेरि इन्डियाको न्युजलाई टिभी पनि फेरि रिपोर्टर पनि नेपाल आएर मलाई काठमाडौँमा भेटेर मैले आमालाई काठमाडौँमा पिकअप भएर मैले चितवनको छेउमा दलदले भन्ने एउटा गाउँमा गएर हामीहरू लाइभ रियुनियन भएका थिए त्यतिखेर मैले आफ्नो दाजु भाउजू बुहारीहरू भाइ अनि नाता नातिनी भान्जा भान्जी सबैलाई मैले एकै ठाउँमा भेटेर एकदम दामी ग्रान्ड रियुनियन भएको थिएँ त्यो गरिसकेपछि मैले जीवन कहानीको यस्तो सामना कसरी दुःख पाइयो भन्ने कुरो मैले आफ्नो बारेमा सबै कुरा लेख्दै जाँदै थिएँ जमानादेखि लेख्न थालेको थिएँ आफ्नो बारेमा तर पनि दिदीले मसँग छुटेपछि कति दुःख पाएको रहेछ भन्ने कुरो मलाई केही खबर थिएन र आमाले कसरी जिन्दगानी बितायो मसँग भागीसँग छोडेर भागिसकेपछि यत्रो चालिस सालमा कसरी जिन्दगानी बिताउनु भयो ड्याडीले कसरी जिन्दगानी बिताउनु भयो के गर्नुभयो हामीसँग छुटेपछि तर दिदीले कसरी दुःख पाएर जाने बिताउनु भयो सबै कुरा मैले बुझिसकेपछि एउटा अनि एउटा पुस्तक एउटा जीवन कहानी जस्तो अथवा बायोग्राफी लेखेर चाहिँ मैले अहिले अमेरिकामा यो दुई तिन महिनाभित्रमा एउटा पुस्तक पब्लिस गर्दैछु किताबको नाम चाहिँ मैले द लास्ट अरेन्ज भनेर अङ्ग्रेजी भाषामा लेखेको छु द लास्ट अरेन्ज किन आएको त्यो टाइटल भन्दाखेरि चाहिँ म जुन चार वर्षको हुँदाखेरि जुन दिन मेरो आमाले मलाई छोडेर घरबाट भागेको थियो भाग्नु भएको थियो त्यतिखेर मलाई आमाले के भएको थियो भने दिदी र बाउ सपिङ जानुभएको थियो त्यो दिनमा आमा र म मात्र एक्लै घरमा थियौँ अनि आमाले मलाई किचनमा गएर एउटा सुन्तला छ त्यो सुन्तला खानु छोरा सुन्तला नसकुन् झन् बाहिर आउँदै नआउनु किचनबाट भन्नुभएको थियो त्यो चाहिँ नि मलाई चार वर्षको उमेर हुँदाखेरिको पनि अहिलेसम्म पनि याद छ त्यसैको नाताले मैले जुत्तिखेर किचनमा गएँ सुन्तला खाएँ दस पन्ध्र मिनट जति लाग्यो होला खाइसकेर म बाहिर आएर आमा आमा भन्दै कोराउँदै आमालाई खोज्दाखेरि आमालाई कहीँ पनि भेट्न आउनु सकिनँ मैले आमा त्यतिखेर डिसअपियर भइसक्नु भएको छ लागिसक्नु भएको रहेछ त्यसैको नाताले मैले जिन्दगीमा लास्ट एउटा अरेन्ज आमाको तर्फबाट खाएको हुनाले मेरो बुकको टाइटल भाइले द लास्ट अरेन्ज भनेर एउटा बुकको टाइटल हालेको छु त्यो मात्र होइन कि अनि त्यो मेरो कहानी चाहिँ के भएछ भने म हुन त नेपालकै मान्छे हो इन्डियामा ड्याडी र आमा र ड्याडी इन्डियामा काम गर्नु जानुभएको नेपालमा जन्मेरको जन्महरूको पनि इन्डियामै परे रहेछ म खासमा त्यसैको नाताले मेरो जुन कहानीहरू इन्डियामा गुवाहाटी आसाममा धेरै धेरै दुई लाख जति नै नेपालीहरू छन् अरे उता मेरो न्यायाधि मैले उहाँहरू चाहिँ सबैले मलाई चिनेको हुनाले त्यो टिभीमा ब्रडकास्ट भएको हुनाले आसाम गुवाहाटीमा पनि एउटा मेरो किताब ट्रान्सलेट भएर आसामिज भाषामा पब्लिस हुँदैछ यहाँ पहिला अमेरिकामा पब्लिस हुन्छ यहाँ पब्लिस भइसकेपछि त्यही किताब आसामिज ल्याङ्ग्वेजमा ट्रान्सलेट गरेर उता पनि बिक्री हुनेछ अनि मैले नेपालमा पनि यसलाई नेपाली भाषामा ट्रान्सलेट गरेर नेपालमा पनि बुक डिस्ट्रिब्युट गर्ने खुसी गर्दैछु सानैदेखि दुःख पाएको हुनाले त्यो चिल्ड्रेनसम्म जानुभन्दा अगाडि त मैले धेरै दुःख पाएको थिएँ सानोमा अब यो चिया पकाउनु काम गर्दाखेरि भाँडा धुँदाखेरि खाली खुट्टा जुत्ता छैन जाडो महिनामा हातेर आउने गाह्रो छ्याछ्या पोख्यो भने त्यो मान्छेहरू आउने गेस्टहरूले पिट्ने घाउ हान्ने लाटान्ने तुक मुखमा तुक्ने त्यस्तो कहानीहरू त मैले दुःखमा सानामा धेरै दुःख पाए पनि जुन दिनदेखि म अनाथालयमा पुगेँ मेरो लाइफ राम्रो बन्यो तर पनि दिदीले म र म छुटिसकेपछि धेरै दुःख पाएको रहेछ दिदीको कहानी पनि मैले अहिले सुन्दाखेरि धेरै नै मन दुख्छ तर पनि मेरो मुटुमा एउटा के थियो भने एउटा मैले जुन डेली मेरो प्रार्थना भगवान्सँग के थियो भने चाहिँ नि हे म मर्नभन्दा अगाडि मेरो फाइनल वेस म मर्नभन्दा अगाडि please reunite me with my biological family भन्ने एउटा प्रार्थना थियो मेरो बयालिस सालपछि भगवान्ले मेरो प्रार्थनाको सुनेर प्रार्थनालाई एन्सर भएको हुनाले म धेरै नै धेरै धेरै धेरै खुसी छु जसले यति वर्षसम्म मैले आफूले आफूलाई पुरा जस्तो ठानेर न बाउ छ न आमा छ न दिदी छ मेरो जिन्दगीमा कोही छैन भएका मेरो अहिले अमेरिकन दुलाई मेरो दुईटा बच्चा त्यो बाहेकहरू मेरो जिन्दगीमा कोही थिएन भन्ने जस्तो आशा थियो अब चाहिँ नि मेरो नेपालमा धेरै ठुलो फ्यामिली रहेछ इन्डियामा पनि छ अलिकति दुईजना रहेछन् एउटा दिदी एउटा बहिनी रहेछ त्यसैको नाताले चाहिँ मेरो हृदयमा म धेरै नै धेरै नै खुसी छु अहिले जुन दिनदेखि इन्टरनेट आउन थाल्यो नि अमेरिकामा इन द लेट एटिज होइन र अर्ली एटिज हो क्या इन्टरनेट आएपछि म आइटीको काम गर्थेँ एटिज लेखेर आइटीको काम गर्दाखेरि इन्टरनेटको मेरो अगाडि हातमै अगाडि थियो जहिले पनि इन्टरनेट चलाउन पाउँथेँ कम्पनीले पनि मलाई इन्टरनेट फ्रीमा चलाउन दिन्थ्यो घरमा त्यसो भएको नाताले पनि मैले त्यसलाई एडभान्स लिएर मैले एडभान्टेज लिएर चाहिँ इन्टरनेट धेरै चलाएर मैले धेरै सर्च पनि गरेँ सर्च गर्दाखेरि नै ल हो त्यसैको सर्चको नाताले मैले एउटा इन्द्र प्रसाद उपाध्याय भन्ने मान्छेलाई पत्ता लगाएको इन्डियामा होइन त्यसै गरेर त्यहाँबाट नराम्रो छुट्टी आएको पनि त्यसै कारणले हो त्यसैको पछि फेरि फेसबुक आउन थाल्यो फेसबुक आएपछि मैले फेसबुकको तर्फबाट पनि मैले धेरै मान्छेहरूलाई कन्ट्याक्ट गर्न सकेँ इन्डियामा पनि गरी नेपालमा गरी अनि नेपालका साथीहरूले इन्डियाका साथीहरूलाई कन्ट्याक्ट गरी इन्डियाका साथीहरूले मसँग अमेरिकामा कन्ट्याक्ट गरेर फेसबुकले पनि धेरै नै हेल्प गरेको छ मलाई यसमा रियुनाइट गर्नको लागि त्यो मात्र होइन त्यो अब मिडिया भनौँ न टेलिभिजन मिडियाले पनि धेरै हेल्प गरेको छ मलाई आसाम गुवाहाटीमा उनीहरूले चाहिँ त्यो नाइन्टी मिनटको फ्री एडभर्टाइजिङ मलाई नहालिदिएको भए अहिलेसम्म मैले आफ्नो आमा बाउलाई पत्ता लगाउन पनि सक्ने थिएन अब सबभन्दा ठुलो कुरा चाहिँ के भयो भने अब आफ्नो आमा बाउलाई पत्ता लगाउने बाउलाई पनि पत्ता लगाउन मन थियो तर पनि मैले बाउलाई यसो जुन टाइममा म इन्डियामा गएर रिकनाइज भएँ मैले आफ्नो आमा र दिदीसँग त्यतिखेर मैले थाहा पाएको लास्ट इयरमा मेरो बा जुन बितिसक्नु भएको रहेछ बाउले कसरी जिन्दगानी बिताउनु भयो के गर्नुभयो भन्ने कुरा पनि मैले सबै कुरा आफ्नै हात ब्रदर अथवा हात सिस्टमसँग बिस्तारै कुरा बुझ्दै गएँ तर पनि एउटा मनमा खुसीको कुरा त धेरै नै खुसीको कुरा छ अहिले आमालाई पत्ता लगाएँ दिदीलाई पत्ता लगाएँ मेरो चाहिँ सबभन्दा नजिकको मान्छे भन्ने कुरा चाहिँ लास्टमा के हुँदो रहेछ त भने आमाले मलाई सानै नछोडेर भागेको ड्याडीले वास्ता नगरेको अनि ड्याडीले मलाई खोज्न पनि नआएको दिदीलाई पनि खोज्नु नआएको अनि मैले पछि सबैलाई भेटिसकेपछि सबैसँग कुरा गरिसकेपछि आफ्नो फ्यामिली मेम्बरहरूसँग गेट टुगेदर दुई तिनचोटि भइसकेपछि त्यो मात्र होइन मैले अमेरिका आएर फेरि मैले फेसबुकबाट हुन्छ कि स्काइपबाट हुन्छ कि आफन्त मान्छेहरूलाई फोन गर्दाखेरि सबै कुरा कोट्याउँदै कोट्याउँदै जाँदाखेरि मैले कुरा बुझ्दै जाँदाखेरि पनि यस्तो रहेछ कि जिन्दगीमा तपाईँको के भन्नुहुन्छ भने दिदीले मलाई कहिले पनि जिन्दगीमा गिभ नगरेको रहेछ दिदी र म जसरी हामी बाटोमा सानोमा सँगै बस्यौँ एकअर्काले रेखदेख गऱ्यौँ दिदी र भाइको हाम्रो चाहिँ नि दोस्ती भनौँ कि त रिलेसनसिप भनौँ कि त माया भनौँ हेर्नुहोस् एकदमै स्ट्रङ छ हाम्रो दिदीको पनि प्रार्थना यस्तो रहेछ कि मैले भेटी फेरि म जिन्दगीमा मर्नुभन्दा अगाडि मेरो भाइलाई पत्ता लगाउँछु जसरी गरी खोज्नु जान्छु म उहाँ इन्डियामा बस्नुहुन्थ्यो उहाँले मलाई नेपालमा छोडेको हो अनाथालयमा छोडेको याद छ त्यही अनाथालयमा जसरी भए पनि म रिटायर भइसकेपछि जसरी पैसा रिटायर भएको पैसा दिन्छ मलाई कम्पनीले त्यो पैसा सबै खर्च गरेर पनि म जसरी भए पनि म भाइलाई पनि म पत्ता लगाउँछु लगाउँछु भन्ने उहाँको पनि आशा रहेछ तर दिदीले त्यसरी दुःख गरेर पैसा खर्च गर्नु परेन मैले आफै खर्च गरेँ पत्ता लगाइहालेँ सबै कुरो तर पनि एउटा दुःखको कुरा चाहिँ सबै कुरो सुखको भए पनि लास्टमा दुःखको कुरा के आयो भने पनि सबै कुरा बुझ्दै जाँदाखेरि अहिले आमालासँग कुरा गर्दाखेरि ठुली आमालासँग कुरा गर्दाखेरि आफ्नो अङ्कल आन्टीसँग कुरा गर्दाखेरि के रहेछ भने कहानी चाहिँ मलाई न आमाले न बाउले दुवैजनाले वास्तव नगरेको रहेछ दिदीलाई पनि वास्तव नगर्दो रहेछ हामी छुटिसकेपछि न दिदीलाई खोज्न आएको थियो आमाले न बाउले खोज्न आएको थियो न मलाई खोज्न आएको थियो आमाले न बाउ आमा कसैले पनि मलाई खोज्न आएको थिएन मेरो बा ठुलीमा मेरो ड्याडीको दुईवटा ठुलो ब्रदर र उनीहरूको वाइफहरूले पनि धेरै ड्याडीलाई गाली गरेर जाउनु तिमीहरू छोराले खोज्नु जानु छोरीले खोज्नु जानु प्लिज भनेर कति हकार्ने गालीले सम्झाउने ड्याडीले वास्ता नगरेको इन्ट्रेस्ट नदेखाएको भन्ने कुरा मैले बुझ्दै गएपछि अहिले आफ्नो आमा बाउलाई पत्ता लगाइसकेपछि एउटा दुःखको कुरा के आउँदो रहेछ भने मैले यति दुःख गरेँ मैले यति साँच अनेस्टली सर्च गरेँ मैले जिन्दगीमा कहिले पनि गिभअप गरिनँ लभ भन्ने कुरा आफ्नो आमा बाउसँग माया भन्ने कुरा आफ्नो आमा बाउसँग त कडा हुन्छु छोराछोरीको त्यसैको नाताले मैले यति दुःख गरेँ चार पाँचचोटि नेपाल पनि गएको खोज्नलाई धेरै पैसा पनि खर्च गरेँ बल्ल तल्ल मैले दुःख गरेँ पत्ता लगाइसकेपछि अहिले पनि आमाले पनि आमासँग कुरा बुझ्दाखेरि आमाले पनि मलाई म कहिले खोज्न आएको रहेछ तर दिदीले चाहिँ पैसा नभएर खोज्न सकेको रहेछ तर फ्युचरमा कति प्लान रहेछ उहाँको त्यो एउटा चाहिँ दुःखको कुरा मैले बुझ्दै गएको छु त्यसैको नाताले म अलिकति मन त्यति एक किसिमले म धेरै खुसी छु कि आमालाई पत्ता लगाएँ दिदीलाई पत्ता लगाएँ अरू सबै भाइ बहिनीहरूलाई पत्ता लगाएँ मेरो फ्यामिली छ अब म दुरा छैन अब त्यसमा त्यो मात्र होइन कि म बिग ब्रदर भनौँ न सबभन्दा ठुलो भाइ जस्तै भयो पनि they all look up to me सबैको म माथि हेर्छन् अहिले विदेशमा पढेको सक्सेसफुल भएर दाई रहेछन् हाम्रो भन्ने कुरा पनि एउटा आयो त्यो मात्र होइन तर पनि म मिले पनि वास्ता नगरेको र दोस्रोचोटि भेटिसकेपछि पनि म सधैँ फोन गर्छु मम्मीलाई दिदीलाई फोन गर्छु सधैँ अनि मम्मीले फोन गर्न नसके पनि नेपालबाट पैसा नभए पनि मैले मम्मीलाई हजारौँचोटि मैले भनेको छु अनि मेरो फोन नम्बर यो हो तपाईँ एटलिस्ट मिस कल हाल्नुहोस् मलाई मिस कल हालेपछि म बरु अमेरिकाबाट तपाईँलाई फोन गर्छु भन्दाखेरि मम्मीलाई भेटेको छ महिना भइसक्यो अहिलेसम्म मलाई सबै हिजो एकचोटि बल्ल छ महिनामा एकचोटि मिस कल आएको थियो नेपालबाट यसको नाताले मलाई कस्तो लाग्छ भने अहिलेसम्म पनि त्यति माया धेरै मम्मीले देखाउनु भएको छैन मलाई पत्ता लगाइसकेपछि पनि आफ्नो छोरा रहेछ भन्ने कुरा थाहा पाइसकेपछि पनि जिउँदै रहेछ केटा भन्ने कुरा थाहा पाइसकेको पनि उहाँले मलाई कौ वास्ता नगरेको जस्तो मनमा लागेको छ अहिले त्यसैको नाताले धेरै नै दुःख लागेको छ अहिले मलाई बिस्तारै अब मम्मीसँग सल्लाह गर्नु बारेमा कुरा बुझ्नु छ हामीले प्रस्तुत गऱ्यौँ किसन उपाध्यायको जीवन यात्रा अनुभव यो जीवन यात्रा अनुभव तपाईँलाई कस्तो लाग्छ आफ्नो सल्लाह सुझावहरू हामीलाई लेखी पठाउनुहोला Nepali radio at Gmail dot कममा हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा सजिलै सुन्न सक्नुहुन्छ हिमाली स्टोरहरू मार्फत तपाईँ कुनै पनि आवाज विचार भावना साहित्य र सृजनाहरू सबैको अगाडि सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् कार्यक्रम सुन्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद जीवन यात्रा अनुभवमा अब हामी अर्का व्यक्तित्वको जीवन यात्रा प्रस्तुत गर्नेछौँ हाम्रा अन्य कार्यक्रमहरू सुन्दै गर्नुहोला नमस्ते हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक